अनि प्रेम भएन भने जीवन चल्दैन त्यसैले साँचो प्रेमका कुराहरू श्रीमान श्रीमती बिचको प्रेमको कुराहरू जीवनका सङ्घर्षहरूको बारेमा हामी कार्यक्रममा कुराकानी गर्छौँ साथै तपाईँले तपाईँको साथी आफन्त इष्टमित्र परिवारको लागि वा आफ्नो जीवनसाथीको लागि पठाउनु भएको शृङ्गारिक गजल मुक्तक सायरी कवितासँगै तपाईँको सन्देशहरू पनि कार्यक्रममा राख्ने गर्छु यदि तपाईँ पनि कार्यक्रममा सन्देश पठाउन चाहनुहुन्छ भने फेसबुकमा सबै सौगात अनुराग टाइप गर्नुहोस् हाम्रो फेसबुक पेज देखा पर्छ र त्यो पेजमा तपाईँले मुटुदेखि मुटुसम्मको पोस्ट पोस्ट देख्नुहुन्छ र त्यो पोस्टमा तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ अथवा तपाईँले सिधै त्यो पेजमा म्यासेज गर्न पनि सक्नुहुन्छ साथै तपाईँले रेडियो अनमोलको फेसबुक पोस्टमा पनि कमेन्ट गर्न सक्नुहुन्छ आज मसँग तपाईँले गत साता गर्नुभएका थुप्रै कमेन्टहरू छन् र आज तपाईँले गर्नुभएका कमेन्टलाई चाहिँ म आउँदो साताको कार्यक्रममा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 सक्नुहुन्छ र रेडियो अनमोलको पोस्टमा पनि कमेन्ट गर्न सक्नुहुन्छ याद गर्नुहोस् आज तपाईँले गर्नुभएका कमेन्टलाई चाहिँ म आउँदो साताको कार्यक्रममा मात्र स्थान दिने गर्छु आज चाहिँ तपाईँले गत साता गर्नुभएका कमेन्टहरू राख्दैछु अब सुरु गरौँ यो कार्यक्रम तपाईँकै कमेन्टहरूबाट यो पहिलो कमेन्ट गर्नुभएको छ कविता बरदेवा कविजीले छोडेर जाने निष्ठुरी आर पिएम यु भन्नुभएको छ कविता बरदेवा कविजीलाई धेरै धेरै धन्यवाद छ तपाईँको यो कमेन्टको लागि निकै टाढा हुनुहुन्छ जस्तो छ तर जे होस् तपाईँहरू सँगै रहनुहोस् सकेसम्म भनेर कामना गर्न चाहन्छु त्यसै गरी रामलाल सुमनजीले कमेन्ट गर्नुभएको छ रात्रिकालीन दर्शन एन्ड गुड नाइट हजुर म रामलाल सुमन नेपाल भारत मैत्री रेडियो श्रोता सङ्घको सदस्य हाल मलेसियाको पेनाङबाट गुड नाइट प्रोग्राम मार्फत रात्रिकालीन सन्देश राख्नु पर्दा अप्सरा दाहाल भट्टराई विजय पौडेल सर जमिनदार बाउको इमान्दार छोरो पूजा योङहाङ सफल पौडेल खत्री लक्ष्मी पौडेल मिडिया प्रेमी नतासा लिम्बू कुर्बान हवारी मगर्नी मनिषा थापा त्यसै गरी लिरी अञ्जना काफले प्रतीक्षा टी मगर सेरु भुजेल सन्नी लगायतका थुप्रै साथीहरूको नाम लेख्नु भएको छ रामलाल सुमनजीलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ भूमिनन्द सेलिङजेले हाम्रो नियमित श्रोता हुनुहुन्छ उहाँ पनि र तर आज एकदम छोटो छ उहाँको कमेन्ट मिस यु अल भन्नुभएको छ भूमिनन्द सेलिङजीलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ स्मृति लामाजीले र लेख्नुहुन्छ हेलो इस्मी Smriti Ghalan from Hetauda good night all भन्नुभएको छ स्मृतिजीलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ आज सायद पहिलोचोटि कमेन्ट जस्तो लाग्यो आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ हाम्रो नियमित श्रोता हुनुहुन्छ उहाँ पनि युक्त प्रसाद श्रेष्ठजी र उहाँले लेख्नुहुन्छ रात्रिकालीन नमस्कार आरामै हुनुहुन्छ म कोहलपुर बाँकीबाट युक्त प्रसाद श्रेष्ठ यो तपाईँको कार्यक्रम धेरै राम्रो छ कार्यक्रम मार्फत सम्झनु पर्दा जीवनसङ्गिनी हिरा श्रेष्ठ अनि बहिनीहरू भूमिका राई तामाङ फुच्ची करिश्मा बस्नेत त्यसै गरी सरिना तमु प्रियसी पवित्रा मगर केशव केसु हिमा राई सबिना मगर देविका श्रेष्ठ डिभा दिव डाइभ श्रेष्ठ त्यसै गरी मिडिया प्रेमी ममता पोया रचना चौहान नबिना बी श्रेष्ठ त्यसै गरी निस्मा राई मिडियाप्रेमी मगर्नी आयुषा सानु गुरुङ तारा भुजेल विनिता सुनवार लक्ष लिम्बुनी रिना रिना माफ गर्नुहोस् लिम्बुनी रिना त्यसै गरी रितु सुब्बा घायल रमा राई लगायतको थुप्रै साथीको नाम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 त्यो पेजमा मुटुदेखि मुटुसम्मको लागि हामीले पोस्ट गरेका छौँ त्यो पोस्टको मुनि कमेन्ट गर्न सक्नुहुन्छ र कमेन्ट हामी कार्यक्रममा स्थान दिन्छौँ र आज तपाईँले गर्नुभएका कमेन्टहरूलाई चाहिँ म आउँदो साताको कार्यक्रममा स्थान दिनेछु र यतिखेर भने म तपाईँका गत साता तपाईँले गर्नुभएका कमेन्टहरूलाई नै स्थान दिइरहेको छु यो कमेन्ट गर्नुभएको छ हाम्रो नियमित श्रोता हुनुहुन्छ रामु केसी अन्जान र उहाँ निकै नै राम्रो मुक्तक र गजल लेख्नुहुन्छ आज पनि उहाँले यो मुक्तक लेखेर पठाउनु भएको छ गुल्मी इस्मा गाउँपालिका पालुखा हाल युरोपबाट उहाँले यो मुक्तक पठाउनु भएको हो केसी अन्जानको मुक्तक यस्तो छ आँसु झारेर पनि खुसी रहनु पर्ने आँसु झारेर पनि खुसी रहनु पर्ने आफै हारेर पनि खुसी रहनु पर्ने आँसु झारेर पनि खुसी रहनुपर्ने आफै हारेर पनि खुसी रहनुपर्ने यो कस्तो जीवन दिस्ने एदैव यो कस्तो जीवन दिस्ने एदैव आत्मा मारेर पनि खुसी रहनुपर्ने आफै हारेर पनि खुसी रहनुपर्ने आँसु झारेर पनि खुसी रहनुपर्ने यो निकै नै चोटिलो मुक्तक लेख्नुभएको थियो रामु केसी अन्जानजीले साँच्चै नै जीवनमा निकै उतार चढावहरू आउँछ तर हामी जतिसुकै उतार चढाव आए पनि खुसी रहने प्रयास गर्नुपर्छ कहिलेकाहीँ जीवनमा एकहोरो दुःख आइरहँदा हामीलाई सृष्टि गर्ने हामीलाई जीवन दिने भगवान्लाई नै प्रश्न सोध्न मन लाग्छ जसरी रामुकेशी अन्जानजीले यो प्रश्न गर्नुभएको छ कस्तो जीवन दिनुभयो भनेर हामी सबैको मनमा यस्तो प्रश्नहरू आउँछ तर साँच्चै हाम्रो वरपरको वातावरण हेर्ने हो हाम्रो जीवन हेर्ने हो हाम्रो शरीरको बनौट हेर्ने हो भने सायद हामी यसरी दुःख पाउनको लागि बनिएकै थिएनौँ जस्तो पनि लाग्छ तपाईँलाई कस्तो लाग्छ जे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 राम्रो मुक्तक रहेको थियो र उहाँकै अर्को मुक्तक पनि यस्तो छ आज मलाई आफ्नैले नै खाल्डो खने हजुर आज मलाई आफ्नैले नै खाल्डो खने हजुर उडाउँदै अनेक मजाक नाना थरी भने हजुर आज मलाई आफ्नैले नै खाल्डो खन्यो हजुर उडाउँदै अनेक मजाक नानाथरी भन्यो हजुर मैले कुनै गुनासो गरिनँ मरेर जाने जिन्दगीमा मैले कुनै गुनासो गरिनँ मरेर जाने जिन्दगीमा अचम्म उसलाई यहाँ देव कसले गर्ने हजुर उडाउँदै अनेक मजाक नानाथरी भन्यो हजुर आज मलाई आफ्नैले नै खाल्डो खन्यो हजुर यो निकै नै राम्रो मुक्तक थियो बिबी याखाजीको हामीले साहित्य पोस्टबाट साभार गरेका थियौँ प्यार का नगमा है मौजों की रवानी है जिंदगी और कुछ भी नहीं तेरी मेरी पाकर खोना है कुछ खोकर पाना है जीवन का मतलब तो आना और जाना है कुछ पाकर खोना है कुछ खोकर जीवन का मतलब तो आना और जाना है दो पल के जीवन से एक उम्र चुरानी है जिंदगी और कुछ भी नहीं तेरी में प्यार का नगमा है मौजों की रवानी है जिंदगी यार कुछ भी नहीं तेरी मेरी सहारा आंखों में समंदर है आशाओं का पानी है जिंदगी और कुछ भी नहीं जिंदगी और कुछ भी नहीं तेरी मेरी कहानी है जिंदगी और कुछ भी नहीं यो सुमधुर साङ्गीतिक आवाजपछि तपाईँलाई पुनः स्वागत छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा मुटुदेखि मुटुसम्म सुन्दै हुनुहुन्छ तपाईँ रेडियो अनमोल नब्बे मेघार्स हेटौँडा मकवानपुरबाट र तपाईँले यो कार्यक्रम रेडियो अनमोल डट कमका साथसाथै हाम्रो पात्रो मोबाइल एपमा पनि लाइभ सुनिरहनु भएको छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा सदा झैँ तपाईँका सन्देशहरू तपाईँका प्रेमका भावनाहरू जीवनका भावनाहरू राखिरहेको छु र आज तपाईँका सन्देशहरू राखेर पनि हामीले केही मुक्तकहरू साभार गरेका मुक्तकहरू सुनाइरहेका छौँ तपाईँ पनि यदि यो कार्यक्रममा शृङ्गारिक गजल मुक्तक सायरी कविता पठाउन चाहनुहुन्छ अथवा तपाईँको जीवनसँग सम्बन्धित भावना प्रेम र जीवनका कुरा वा तपाईँको आफन्त साथीहरूको लागि केही सन्देश छ भने तपाईँले फेसबुकमा सबै सोगा टाइप गर्नुहोस् र हाम्रो पेज देखा पर् पर्नेछ त्यो पेजमा तपाईँले पोस्ट गर्न सक्नुहुन्छ कमेन्ट गर्न सक्नुहुन्छ मुटुदेखि मुटुसम्मको पोस्टमा त्यसै गरी रेडियो अनमोलको फेसबुक पोस्टमा पनि तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ र तपाईँले आज गर्नुभएका कमेन्टलाई म आउँदो साताको कार्यक्रममा स्थान दिनेछु यतिखेर भने म एउटा दुईवटा मुक्तकहरू साभार गरिएको मुक्तक तपाईँलाई सुनाउँदैछु यो मुक्तक हो सुमन धमलाजीको र उहाँको ठेगाना सिद्धिचरण नगरपालिका दस ओखलढुङ्गा हामीले साहित्य पोस्टबाट यो मुक्तक साभार गरेका हौँ र मुक्तक यस्तो छ फलानो त रहेछ कस्तो लाचार नभनिदिनु होला फलानो त रहेछ कस्तो लाचार नभनिदिनु होला उसकै यादमा मात्रै रुन्थ्यो सदाचार नभनिदिनु होला फलानो त रहेछ कस्तो लाचार नभनिदिनु होला उसकै यादमा मात्रै रुन्थ्यो सदाचार नभनिदिनु होला उसको बन्दै गरेको घरमा आगो लाग्न सक्छ साथी उसको बन्दै गरेको घरमा आगो लाग्न सक्छ साथी बिन्ती उसलाई म मरेको समाचार नभनिदिनुहोला उसकै यादमा मात्रै रुन्थ्यो सदाचार नभनिदिनुहोला फलानु त रहेछ कस्तो लाचार नभनिदिनुहोला यो निकै नै गहकिनु मुक्तक थियो सुमन धमलाजीको मुक्तक त्यसै गरी उहाँको अर्को मुक्तक यस्तो छ अचेल मलाई यो माया हो कि घात सोध्ने बानी परेको छ अचेल मलाई यो माया हो कि घात सोध्ने बानी परेको छ कहिले आउँला भनी जुनेली रात सोध्ने बानी परेको छ अचेल मलाई यो माया हो कि घात सोध्ने बानी परेको छ कहिले आउँला भनी जुनेली रात सोध्ने बानी परेको छ यो स्वार्थी दुनियाँको के मतलब राख्नुहुन्छ मित्र तपाईँ यो स्वार्थी दुनियाँको के मतलब राख्नुहुन्छ मित्र तपाईँ मान्छेलाई हालखबरभन्दा औकात सोध्ने बानी परेको छ कहिले आउँला भनी झुनेली रात सोध्ने बानी परेको छ असिल मलाई यो माया हो कि घात सोध्ने बानी परेको छ यो निकै नै राम्रो मुक्तक राख्यौँ हामीले सुमन धमलाजीको सिद्धिचरण नगरपालिका दुई ओखलढुङ्गाबाट उहाँले यो मुक्तक पठाउनु भएको थियो साहित्य पोस्टका लागि र हामीले त्यहाँबाट साभार गरेका हौँ दासता सुनाए फरियाद क्या करें हम किस दासता सुनाए हम दिल से जिसे चाहे उसे कैसे भूल जाए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 इनायत है जिंदगी से कैसा शिकवा खुद से ही शिकायत है जिंदगी से कैसा शिकवा खुद से ही शिकायत है आज हूँ मैं जो कुछ भी वो आपकी इनायत है आपकी इनायत है गा रहा हूँ इस महफिल में कुछ भी वो आपकी इनायत है आपकी इनायत किसको क्या मिला यहाँ सब अपनी अपनी किस्मत है किसको क्या मिला यहाँ सब अपनी अपनी किस्मत है आज हूँ मैं जो कुछ भी वो आपकी नायत है आपकी नायत है गा रहा हूँ इस महफिल में फिर कोई नगमा इस फिजा में लहराए दूर से सही लेकिन आपकी सदाए आपकी सदा आए मेरे दिल की हर धड़कन अब आपकी अमानत है मेरे दिल की हर धड़कन अब आपकी अमानत है आज हूँ मैं जो कुछ भी वो आपकी इनायत है आपकी इनायत है गा रहा हूँ इस महफिल में आपकी मोहब्बत है आज हूँ मैं जो कुछ भी वो